कार्यक्रम लोक चौतारी टप टेन तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम लोक चौतारी टप टेन साताका उत्कृष्ट दश लोकधरी आवाजहरूको सङ्गालो कार्यक्रम लक्सौतारी टप टेनको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा हृदयको कुनाबारे स्वागत अभिवादनसँगै साङ्गीतिक अभिवादन पनि टक्राउन चाहन्छु कार्यक्रम लोकसौधारी टप टेन हामी लिएर आउने गर्दछौँ प्रत्येक साताको शनिबार ठिक यसै समयदेखि दस बजीसम्मको यो बिचमा रहनेछौँ र यो बिचमा रहँदा बजारमा कुन आवाजले चर्चा पाइरहेको छ अनि कुन आवाज बजारबाट खस्किने क्रममा छ त सम्पूर्ण लोकसङ्गीतको जानकारी अनि सम्पूर्ण लोकसङ्गीतको बजार बुझ्ने प्रयत्नमा हामी जुट्ने गर्दछौँ तपाईँले हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर पनि केही आवाजहरू आजको श्रृङ्खलामा श्रृङ्खलामा खस्किने क्रममा छन् केही नयाँ आवाजहरू पनि प्रवेश पाउने क्रममा छन् आजको श्रृङ्खलामा आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र रिजन हो अनि आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल त प्रिय मित्र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु यो साता दशौं स्थानमा पर्न सफल एउटा नयाँ आवाजले आफ्नो स्थान जमाउन सफल बनेको छ जुन पछिल्लो समयमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज पनि बनेको छ जुन आवाजलाई सितारा म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो पछिल्लो समयमा एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा सजिएको आवाज पनि हो कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला विश्वको आवाजमा सुझिएको आवाज हो लै शब्द सृजना हो नारायण भण्डारीको जय जय होस् थोपा आँसु नझरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् यो आवाज यो साता दसौँ स्थानमा प्रवेश गरेको छ अर्को सातासम्म के कसो हुने हो त्यो भने प्रतीक्षा गर्नु परे हुन्छ हेरिमराज बाईको लागि यो साताको दसौँ स्थानको भाका जय जय होस् थोपा आँसु नझरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् भन्नुहोस् जय जय होस् जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् झैरो नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् ढुङ्गानी हजुर मित्र तिमीले सुधा ढुङ्गा सुन बनोस् जुनले पनि तिमीलाई नै सुम्भरोस् जय जय होस् थोपा आँसु नझरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् यो आवाज पछिल्लो समयमा बजारमा आएको हो र अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटल्न सफल बनेको छ आजको श्रृङ्खलामा यो हताको दशौँ स्थानमा पर्न सफल यो आवाज तपाईँको माझमा राखिसकेका छौँ कार्यक्रम लोकसौतारी टप टेन सँगसँगैको व्यवसायमा तपाईँले हामीलाई सुनिरहनु भएको छ विभिन्न दशोत्कृष्ट लोकधरी आवाजहरू लिएर आउने क्रममा आजको श्रृङ्खलामा केही आवाजहरू नयाँ प्रवेश पाइरहेका छन् र तपाईँ पनि आफ्नो छनौट राख्न चाहनुहुन्छ भने तपाईँले अफियरमा फोन गरेर आफ्नो छनौट पनि राख्न सक्नुहुनेछ विभिन्न म्युजिक कम्पनी विभिन्न सिआरबिटी कम्पनी र विभिन्न तपाईँले सिआरबिटीमा कतिको डाउनलोड हुन सफल बनेका छन् यही आधार विभिन्न सञ्चार माध्यम र विभिन्न सञ्चारकर्मीको सहकार्यमा कार्यक्रम लोकसोथरी टप टेनलाई हामी उत्पादन गरेका हौँ यो साताको दशौं स्थानको भाका राखिसकेका छौँ र अर्को सातासम्म यो आवाज कहाँ पुग्ने हो त्यो भने अर्को सातासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ भर्खर मात्र बजारमा आएको आवाज हो र पछिल्लो समयमा अत्याधिक मात्रामा सबैजनाले रुचाइरहनु भएको आवाज यो साता दसौँ स्थानमा परेको छ यो साताको दसौँ स्थानको भाका राखिसके पछाडि यो बेला भने यो साताको नौ स्थानको भाका पनि तपाईँ माझ राखिहाल्न चाहन्छौँ जुन आवाज गएको साता दसौँ स्थानमा प्रवेश गरेको थियो भने एक फुटकिलो माथि आउन सफल बनेको छ पछिल्लो समयमा उपमा डिजिटलबाट बजारमा आएको आवाज पनि हो सुरेश परियार अनि जुना सुरेशको आवाजमा सोझिएको आवाज हो त्यसै होइन अनि तिम्रो बिहे भो भन्दा यति रोइन अलिकति सङ्ग्रहमा समावेश यो आवाज लै सिर्जना हो कृष्ण अखिलीको शब्द सृजना हो सुरेश परियारको र सुरेश परियारको पहिलो एल्बम पनि हो सुरेश परियारको उत्कृष्ट प्रस्तुति गएको साता दसौँ स्थानमाथि भने यो सतह एक स्थान माथि आउन सफल बनेको छ यति बेला तपाईँको लागि यो सतहको दस नौ स्थानको भाका त्यसै होइन नि तिम्रो बिहे भो भन्दा यति रोइन नि खबर जान त्यसै होइन नि हजुर मित्र त्यसै भएन तिम्रो बिहे भोभन्दा भन्दा यति रहेन यो साताको नवस्थानको भाका माझ राखिसकेका छौँ र अत्याधिक मात्रामा तपाईँले माया गरिरहनु भएको छ आवाजलाई गएको साता दसौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा एक स्थानमाथि आउन सफल बनेको छ हेरौँ अर्को सातासम्म कहाँ पुग्छ तपाईँको माया कतिको पाउँछ र कतिको रोचाउन भनेछ त्यो भने प्रतीक्षा गर्नुपर्ने आउँछ यो साताको नौ स्थानको भाका राखिसके पछाडि तपाईँ माझ यो साताको आठौँ स्थानको भाका पनि राखिहाल्न चाहन्छौँ र यो आवाज पनि एक स्थानमाथि आउन सफल बनेको छ गएको साता नौ स्थानमा थियो स्थानीय कलाकार योगेश हमालको उत्कृष्ट लय तथा शब्द सृजना हो योगेश हमाल अनि जमुना राणाको आवाजमा सुजीर्ख आवाज हो संसार खोज्दा तिमीलाई भेटाइन केटी संग्रहमा समावेश आवाज पनि हो जुन आवाजलाई पछिल्लो समयमा समय डिजिटलबाट बजारमा लिएर आएको आवाज पनि हो गएको साता नवौं स्थानमा थियो यहाँसम्म आइपुग्दा स्थान माथि आउन सफल बनेको छ र लागि यो साताको आठौँ स्थानको भाका तिम्रै नाम दिलमा मेटाइन कहाँ गयौ र निष्ठुरी मायालु संसार खोज्दा तिमीलाई भेटाइन जीवन लिएर बाँचछु लिएर बाँचछु तिम्रै माया मुटुमा साँचछु तिम्रै नाम दिलमा भेटेन घरमा भेटेन कहाँ गयो खै रे मायालो संसार कता तिमीलाई भेटे मात्र घाइते जीवन लिएर छु तिम्रै माया मुठुमै सास्यासु तिम्रै नाम दिलमा मेठाएर कागयौ र निष्ठोरी मायालु संसार खोज्दा तिमीलाई भेटाइन समय डिजिटलबाट बजारमा आएको आवाज हो गएको साता नौ स्थानमा थियो र एक सातासम्म आइपुग्दा एक स्थानमाथि आउन सफल बनेको छ स्थानीय कलाकार योगेश हमालको उत्कृष्ट लय तथा शब्द सृजनामा योगेश हमालको पहिलो गीती संग्रह पनि हो योगेश हमाल अनि जमुना रानुको आवाजमा सुजीवको आवाज यो साताको आठौँ स्थानको भाका राखिसकेका छौँ र यो ढिला नगरिकन यो साताको सातौँ स्थानको भाका पनि तपाईँ माझ राखिहाल्न चाहन्छौ र यो आवाज पनि गएको साता आठौँ स्थानमा थियो र एक स्थान मात्रै माथि आउन सफल बनेको छ यो आवाज जुन आवाजलाई पछिल्लो समयमा तुलसिंह म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो आयुष परियार अनि वैष्णव माझीको आवाजमा सजिएको आवाज यति बेला तपाईँको लागि यो साताको सातौं स्थानको भागा तडपी तडपी रुनेको छ मझै भाग्य माने सँग हारेको मान्छेलाई भन्ने बाछा नि छोरी मलाई छोडी जाने तिम्रै झल्को सम्झना पल पल तडपी तडपी रोनेको छ मझै भागे बानी पायो केलाई आफूसँग हारेको मान्छेलाई हजुर मित्र धन्यवाद छ मलाई छोडी जाने आवाज यो साताको सातौँ स्थानको वाका हो र जुन आवाज गएको साथ आठौँ स्थानमा थियो र यहाँसम्म आइपुग्दा एक स्थान माथि आउन सफल बनेको छ तपाईँले अत्याधिक मात्रामा रोजाइरहनु भएको छ आवाजलाई र निकै मर्मस्पर्शी आवाज पनि रहिरहेको छ कार्यक्रम लोकसदरी टप टेन सँगसँगै तपाईँ हाल्नुहुन्छ हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो एक सय चार थप्लो पाँच मेगा हार्स र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर पनि हामीलाई सुनिरहनु भएको छ साताको उत्कृष्ट दस धेरै आवाजहरू हामी कार्यक्रममा समावेश गर्ने आइ गर्दै आइरहेका छौँ दस बजीसम्मको बिचमा रहनेछौँ र केही उत्कृष्ट आवाजहरू त छन् तपाईँको अनुमान कुन आवाज पहिलो स्थानमा छ अनि कुन आवाज दोस्रो स्थानमा छ त तपाईँले अनुमान पनि लगाउँदै हुनुहुन्छ होला तर यो साताको सातौँ स्थानको भाका राखिसके पछाडि यो साताको छैठौँ स्थानको भाका पनि तपाईँ माझ विषय हाल्न चाहन्छु र जुन आवाज गएको साता सातौँ स्थानमा थियो र यो साता यो आवाज पनि अत्याधिक मात्रामा माया पाउने क्रममा थियो र यो सातासम्म आइपुग्दा भने मात्र एक स्थान माथि आउन सफल बनेको छ जुन आवाज गएको साता सातौँमा स्थानमा थियो भने यो साता आइपुग्दा छैटौँ स्थानमा आइपुगेको छ मध्यरातमा बेउजे जसँग गीत संग्रहमा समावेश आवाज हो ढाकाराम पौडेलको उत्कृष्ट लय तथा शब्द सृजना हो भने ढाकाराम पौडेल अनि उमादेवी खनालको सुमधुर स्वरमा सजिएको आवाज यति बेला तपाईँको लागि यो साताको छैटौँ स्थानको भाका मध्यरातमा बेउजे झसँग कति मिठो सपनी देखा थिए मेरै सानो थियो मसँग थिए बिरातीको संसारमा घुमेको संसारमा घुमेको सम्झारै छु तिम्रै ओड चुमेको मतेरतमा बिउजिन्छ छसँग अति मिठो सपना देखा मेरी सन Ivan हजुर मित्र मध्यरातमा बिउजे जसँग यो आवाज यो साताको छैटौँ स्थानको भाका हो र गएको साता सातौँ स्थानमा थियो र यहाँसम्म आइपुग्दा एक स्थानसम्म माथि आउन सफल बनेको छ ढाकराम पौडेलको उत्कृष्ट तथा शब्द सृजना हो ढाकराम पौडेल अनि उमादेवी खनालको आवाजमा सुजीवको आवाज यो साताको छैटौँ स्थानको भाका माझ राखिसकेका छौँ र अत्याधिक मात्रामा चर्चा पाउने क्रममा छ र अर्को साधासम्म के कसो हुने हो यहीँबाट भइदिन्छ अथवा यहाँबाट पनि उकालो लाउँछ त्यो भने हेर्न बाँकी नै छ अर्को साधासम्म प्रतीक्षा गर्नुपर्ने आउँछ यो साताको छिटो स्थानको भाका राखिसके पछाडि ढिला नगरिकन यो साताको पाँचौँ स्थानको भाका पनि तपाईँ माझ राखिहाल्न चाहन्छु जुन आवाज पछिल्लो समयमा अत्याधिक रूपमा चर्चित बन्ने क्रममा थियो र केही मात्रामा खस्किने क्रममा छ केही विकृतिभित्राएका कुरा पनि गीत सङ्गीतले बोलेका कुराहरू आरोपमा गीत फसिरहेको छ यो आवाज भने पशुपति शर्माको लय सृजना हो पशुपति शर्मा अनि टिका पुनको समुद्र शर्मा सञ्जीवको आवाज गएको साता यो आवाज पनि छैठौँ स्थानमा नभएर चौथो स्थानमा थियो जुन आवाज यहाँसम्म आइपुग्दा तल झर्ने क्रममा छ एक स्थान तल झरेको छ यो आवाज एबिसिडी पड्किटा एबिसिडी पड्कित सङ्ग्रहमा समावेश आवाज हो यति बेला तपाईँको लागि यो साताको पाँचौँ स्थानको भाका तिमीले गर्दा यत्तिको बन्न जाने हो एबिसिडी पढ्दिन भन्दा कराई कराई पढ भन्यो बाले त्यही भएर आई लभ यु डार्लिङ भन्न जानियो ball, B for ball, C CD पढ्दिन भन्दा कराई कराई पढ्वा नेउबाले भएर आई लभ यु हजुर मित्र तिमीले गर्दा यतिको बन्न जान्यौ एबिसिडी पढ्दिन भन्दा कराई कराई पढ भने वाले त्यही भएर आई लभ यु भन्न जान्यो पशुपति शर्मा निटिका उनको आवाजमा सजिएको आवाज तपाईँ माझ बिसाइसकेका छौँ यो साताको पाँचौँ स्थानको भाका हो र गएको साता चौथो स्थानमा थियो भने एक स्थान तल झर्ने क्रममा छ यो आवाज जुन आवाज पछिल्लो समयमा बजारमा आएको आवाज पनि हुँ त्यो साताको पाँचौँ स्थानको भाका तपाईँ माझ राखिसके पछाडि साताको चौथो स्थानको भाका पनि तपाईँ माझ यति बेला राखिहाल्न चाहन्छु र गएको साता छैटौँ स्थानमा रहन सफल आवाज हो यो साता चौथो स्थानसम्म आइपुगेको सरको एउटा आवाज बसन्त थापाको लय सृजना हो वसन्त थापा अनि पूर्णखला विश्वको आवाजमा सजिएका आवाज हो शब्द सृजना हो रमेश मुनको र जुन आवाजलाई झझलको एन्टरटेनमेन्टले बजारमा लिएर आएको आवाज हो गएको साता छैटौँ स्थानमा थियो भने यहाँसम्म आइपुग्दा यो आवाज दुई खुटकिलो माथि आउन सफल बनेको छ र चौथो स्थानसम्म आफ्नो डेरा जमाउन सफल बनेको छ तिम्रै यादमा हराउँदा सासै थनेन्सर झस्किएर तिँदै फोन हानेको तैपनि टेलिकम खिदिदीको आवाज सुनेछ यो आवाज यो साता चौथो स्थानसम्म आइपुगेको छ हरिप्ल तपाईँको लागि कार्यक्रम लोकसौधारी टप टेनको यो साताको चौथो स्थानको भाका तिम्रै यादमा हराउँदा सासै थनेछ तिम्रै यादमा रात दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रै यादमा हराउँदा सासै थुनिन्छ झस्किएर नै फोनानेको तै पनि कम्की दिदीको आवाज सुनिन्छ त दिन हराउँदा सम्झनाले मनको घाउ चराउँदा तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर नै फोनानेको तै पनि टेलिकम दिदीको आवाज सुनिन्छ कम्की दिदीको आवाज सुन हजुर मित्र धेरै दिन भयो तिमीलाई फोन लासैन काँचो सानो सम्पर्कै भाषै र तिम्रै यादमा हराउँदा सासै हुने आलसन यो साताको चौथो स्थानको भाका तपाईँ माझ राखिसकेका छौँ र गएको साता यो आवाज छैटौँ स्थानमा थियो र यो सातासम्म आइपुग्दा तपाईँको अत्याधिक माया पाइरहेको छ र दुई स्थानसम्म माथि आउन सफल बनेको छ चौथो स्थानको भाका तिम्रै यादमा हराउँदा शासित हुनेछ वसन्त थापाको लय सृजना हो रमेश पुनको शब्द सृजना वसन्त थापा अनि पूर्णकला विषयको आवाजमा सजिएको आवाज हुन आवाजलाई झलको इन्टरटेनमेन्टले बजारमा लिएर आएको आवाज पनि हो यो साताको चौथो स्थानको भागा तपाईँ माझ राखिसके पछाडि कार्यक्रम लोकसौथरी टप टेनको व्यवसायमा यो साताको तेस्रो स्थानको भागा पनि तपाईँ माझ राखिहाल्छु तपाईँले अनुमान लगाउँदै हुनुहुन्छ होला यो सातासम्म पहिलो अनि दोस्रो स्थानमा कुन आवाज परेका छन् परेर खेर तपाईँको अनुमानको खुल्दुली बिस्तारै मेटिने क्रममा छ र अलिकति छनौट राख्ने बेलामा पनि धेरै विचार पुऱ्याएर छनौट राख्नुहोला केही आवाज बाहिरिसकेका छन् र केही आवाजहरू माथि आउने क्रममा पहिलो स्थानसम्म पनि आफ्नो स्थान जमाउन सफल बनेका छन् तर सदाको तेस्रो स्थानको भाका तपाईँ माझ राख्न चाहन्छु यति बेलाको क्रममा भने जुनाबाज गएको साता पाँचौँ स्थानमा थियो र यहाँसम्म आइपुग्दा दोस्रो स्थानसम्म आइपुगेको छ भनेर भन्न मिल्दैन तेस्रो स्थानसम्म आइपुगेको छ दुई खुदकुलो माथि आउन सफल बनेको छ जुन आवाज समय डिजिटलबाट बजारमा आएका आवाज हो माया प्रेम सिकाउने मास्टर चाहिया छ गीतैसँग सङ्ग्रहमा समावेश आवाज पनि हो तेजस रेग्मी अनि राधिका हमालको उत्कृष्ट सुमधुर स्वर छ भने लय सृजना हो अनि शब्द सृजना हो तेजस रेग्मीको र आवाजलाई समय डिजिटलले बजारमा लिएर आएको आवाज हो यति बेला तपाईँको लागि यो साताको तेस्रो स्थानको भाका बिहान दिउँसो बेलुका क्याम्पस धैया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ एसएलसी पास भयो हजुर क्याम्पस पढ्न गयो पोहोरसम्म सानै थियौ अहिले बुझ्ने भयो ए माया पेरेन्ट पीडित सङ्घको अध्यक्ष नै मै हो बिहान दिउँसो बेलुका क्याम्पस धाइया इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया के सिकाउने मास्टर पाइया छ ए अब हामीलाई माया के सिकाउने मास्टर पाइया छ हामी साना विद्यार्थीको कुरा कसले सुन्थ्यो मित्र एसएलसी पास भयो हजुर क्याम्पस पढ्न गइयो पोहोरसम्म सानै थियौँ अहिले बुझ्ने भयो माया प्रेम पीडित सङ्घको अध्यक्ष नै मै हो बिहान दिउँसो बेलुका क्याम्पस धाइया छ इङ्ग्लिस गणित पढाउने धेरै पाइया छ अब हामीलाई माया प्रेम सिकाउने मास्टर चाहिया छ गएको साता आवाज भने पाँचौँ स्थानमा थियो र यहाँसम्म आइपुग्दा दुई खुट माथि आउन सफल बनेको छ यो साथको तेस्रो स्थानको भाका कार्यक्रम लोकचौतारी टप टेनको श्रृङ्खलामा यहाँसम्म आइपुगेको छ हेर अर्को सातासम्म के कसो हुने हो यहाँबाट माथि आउँछ पहिलो स्थानसम्म पुग्छ या पुग्दैन त्यो भने प्रतीक्षा गर्न गर्नुपर्ने आउँछ यो साताको तेस्रो स्थानको भाका राखिसके पछाडि अब पनि यो साताको पहिलो अनि दोस्रो स्थानका भाका बाँकी रहेछन् तपाईँ सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर पनि दुईवटा आवाज बाँकी नै छन् तपाईँको अनुमान मिल्न के गर्छ त्यसो त गएको साताका केही पहिलो अनि दोस्रो स्थानमा परेका आवाजहरूलाई यो साताको श्रृङ्खलामा पनि केही साथीहरूले पहिलो स्थानमै राखिरहनु भएको छ र केही साथीहरूले आफ्नो छनौट पनि मिलाइरहनु भएको छ गएको साता दोस्रो स्थानमा पर्न सफल आवाज मैले त्यस्तो इतिहास लेख्न नपरोस् मलाई माया गर्ने मेरी मायालुको आँखामा आँसु देख्न नपरोस् यो सातासम्म पनि दोस्रो स्थानमै छ रामनिरज भण्डारी अनि देवी घरतीको आवाजमा सजीवको आवाज हो जुन आवाजलाई साधना क्रिएसनले बजारमा लिएर आवाज हो र लय शब्द सृजना हो रामनिरज भण्डारीकै आदि बेला तपाईँको लागि यो साताको दोस्रो स्थानको भाका मैले त्यस्तो इतिहास लेख्न नपरोस् बिसाउँछ भनेर भन्न मिल्दैन किनभने यो आवाज भने बाहिरिसकेको छ र यो सातासम्म आइपुग्दा अर्को एउटा आवाजले आफ्नो स्थान जमाउन सफल बनेको छ जुन आवाज गएको साता तेस्रो स्थानमा थियो बाटो हेर्दा हेर्दै गीत सङ्ग्रहमा समावेश आवाज हो सङ्कल्प सुविधि अनि जुना श्रेष्ठको आवाजमा सजिएको आवाज लय शब्द सिर्जना हो सङ्कल्प सुविधिकै र जुन आवाजलाई अर्पण म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो बेला तपाईँको लागि यो साताको दोस्रो स्थानको भाका आज पनि दिन बित्यो बाटो हेर्दा हेर्दै Pereira. बिना बित्यो बाटो हेर्दा हेर्दै सार पानीमा छेउ र देख्छु भने आइनो निष्ठुरी रात बित्यो कोल्टे फेर्दा फेर्दै देख्न मनलाई दिन बित्यो भए सपनीमा आउँछु र देख्छु भनेको आइनो निष्ठुरी छटपतिमा रात बित्यो कोल्टे फेर्दा फेर्दै सपनीमा आउँछु र रात बित्यो कोल्टे फेर्दा फेर्दै हजुर मित्र आज पनि दिनबित्यो बाटो हेर्दा हेर्दै सपनीमा आउँछौ र देख्छु भनेको आइडौ छटपट्टिमै रात बित्यो गोल्टे फेर्दा फेर्दै सङ्कल्प सुविधा अनि जुना श्रीको आवाजमा सजीवको आवाज हो यो साथको दोस्रो स्थानको भाग तपाईँ माझ राखिसकेका छौँ कार्यक्रम लोकसौतारी टप टेन सँगसँगै तपाईँ हराउँछ र गएको साथै यो आवाज भने तेस्रो स्थानमा थियो र यहाँसम्म आइपुग्दा एक स्थान माथि आउन सफल बनेको आवाज हो जुन आवाजलाई अर्पण म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो यो साथको दोस्रो स्थानको भाग राखिसके पछाडि अब भने तपाईँको अनुमान बिस्तारै मेटिने क्रममा छ यो साता पहिलो अनि अनि उत्कृष्ट आवाज पनि बनेको छ भनेर तपाईँको छनौट मिल्न के गर्छ गएको साताको पहिलो स्थानको भाका जुन के अभाव खड्कियो याम छेत्री अनि विष्णु माझीको आवाजमा सजिएको यो आवाज भने यो सदासम्म आइपुग्दा बाहिरिसकेको छ र अर्को एउटा आवाजले जुन आवाज पछिल्लो समयमा बजारमा अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज हो सो सोही आवाजले आफ्नो स्थान पहिलो स्थानमा जमाउन सफल बनेको छ कार्यक्रम भने यही पहिलो स्थान अनि उत्कृष्ट भन्न सफल आवाज तपाईँको माझमा सार्दै कार्यक्रमबाट हामी विदा हुनुपर्ने बेला भइसकेको छ र आजको पहिलो अनि उत्कृष्ट आवाज हो जुन केही अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो अब एउटै धोको छ मर्ने तिम्रै काखमा याम छेत्री अनि विष्णु माझीको आवाजमा सुझिएको आवाज हो लय शब्द सृजना हो शिव सुवेदीको र आवाजलाई पुष्पाञ्जली म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो यही आवाज आजको श्रृङ्खलामा उत्कृष्ट बन्न सफल बनेको छ यही आवाज तपाईँको माझमा छाड्दै कार्यक्रमबाट हामी छुटिनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद कार्यक्रमको सहकारीमा जुट्नुहुने सम्पूर्ण सहयोगी साथीहरू सम्पूर्ण सञ्चारकर्मीहरू सम्पूर्ण सञ्चार माध्यमहरू विभिन्न म्युजिक कम्पनी विभिन्न कलाकार र विभिन्न सिआरबिटी कम्पनीहरूलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद आफ्नो छनौट राख्नुहुने र मिलाउनु हुने तपाईँ सम्प्रलाई र नमिलाउनु हुने तपाईँलाई पनि धन्यवाद बोल्न चाहन्छु सँगै टेलिफोन लाइनको प्रयासमा जुट्नुहुने अफियरमा आफ्नो चुनौती हुने तपाईँलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सँगै यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रेजनलाई पनि धेरै धन्यवाद बोल्दै आजको श्रृङ्खलाको पहिलो अनि उत्कृष्ट आवाज जुनकै अभाव खड्कियो तारा लाखौँ लाखमा यही आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकसौतारी टप टेनको आजको श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल पनि ओझिलिन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदव माया गर्नुहोला सँगै जिउने चाहना त्यस्तै त्यस्तै बसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सपनाहरू मर्न खोज्छु मर्दैनन् के गरौँ जुनकै अभाव खड्कियो तर लाखौँ लाखमा सँगै जिउने चाहना यस्तै बसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै बसानु एउटै धोको छ मर्ने तिम्रै काखमा